भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा प्राविधिक साथी दिनेश निरौलासँगै म अच्युत घिमिरेको स्वागत छ आजको एकल कविता वाचनमा मैले कवि निरज दाहाललाई लिएर आइपुगेको छु कवि निरज दाहालको घर झापा बुधबारे हो उहाँ अस्थायी समयको लागि काठमाडौँ आउनुभएको छ र यही मौकामा मैले निरज दाहालका कविता सुन्ने र सुनाउने क्रमका लागि स्टुडियोमा निम्ता गरेको छु निरज दाहालको सम्झना म यसरी गराउँछु उहाँलाई मैले चिनेको दुई हप्ता जति मात्रै हुन लाग्यो होला किनभने करिब दुई हप्ता अगाडि उहाँ मेरो फेसबुकमा हुनुहुँदो रहेछ अथवा कतैबाट घुमेर उहाँको एउटा कविता अंश बाँडफाँड मेरो फेसबुकको वालमा आयो मैले पढ्दाखेरि यति मार्मिक लाग्यो त्यो कविता जसले नेपाली मात्रै होइन सिँगै पूर्वेली समाजको प्रतिनिधित्व गर्छ अंश बाँडफाँडले त्यति राम्रो कविता देखिसकेपछि मैले उज्यालो फल्सामा पनि एक दिन यो कविता वाचन गरेँ र धेरैले मन पराउनु भयो एउटा कुनै पत्रिकामा पनि छापिएको थियो त्यति मात्रै होइन निरज दाहालको यो कविता एक हजारभन्दा बढी मानिसहरूले फेसबुक ट्विटरमा सेयर गरे अथवा एक हजारभन्दा बढी पटक सेयर भएको कविता पनि हो असाध्यै राम्रो कवितामा यति धेरै सेयर भएका कविताहरू कमै छन् त्यो लागिसकेपछि मैले उहाँलाई फेसबुकमै त्यो कविताको मुनि कमेन्ट गरेको थिएँ निरजी तपाईँलाई निम्तो छ एकल कविता वाचनमा भनेर र अहिले काठमाडौँ आउँदा उहाँले सम्पर्क गर्नुभएको छ अस्थायी समयको लागि केही दिनको लागि आउनुभएको बेलामा सम्पर्क गर्नुभएको छ र आज निरज दाहाल र म जोडिएका छौँ निरजी तपाईँलाई स्वागत छ धन्यवाद हजुर तपाईँले कविता त निकै लेख्नुभयो होला हजुर निकै छ मेरो कविता तर कहिलेकाहीँ एउटा कविताले पहिचान दिन्छ अरू कविता नपढिकन त्यो चाहिँ राम्रो लागेको छ भन्न पाएँ मैले हजुर हुन्छ पाउनुहुन्छ यस्तै अरू पनि मन पराए मान्छेहरूले कविता तपाईँका त्यस्तै खालको पपुलर भएका कविताहरू थिए एक वर्ष अगाडि भ्रूण हत्या भन्ने लेखेका थिए हो त्यो कविता निकै चलेको थियो यसरी नै अंश बाँडफाँड जसरी नै चलेको थियो भ्रूण हत्याले भ्रूण हत्या हजुर कति पुग्यो होला नि त तपाईँको कविता चाहिँ टोटलमा अहिलेसम्म कविता मैले सुरु गरेको दस बाह्र वर्ष भयो क्वालिटीको हिसाबमा हेर्ने भने कविता मेरो चार पाँच डायरी छन् तर कवितै भन्दा चाहिँ त्यही तिस पैँतिसवटा पुगे कि एउटा सुनाउनुहोस् त हुन्छ म भविष्यको लिलामीबाट सुरु गर्छु म हरेक साँझ रात पर्न अगाडि सपनालाई निमन्त्रणा दिने गर्छु र अन्त्यमा नोट लेखेर लेख्ने गर्छु कि आउँदा एउटा सानो घर जुन घरलाई समाएर बसेको ठूलो कम्पाउन्ड र कम्पाउन्डभित्र छरिएका खुसीहरू बोकेर आइदिनु होला सायद सपनालाई पनि मेरो औकात थाहा हुनुपर्छ त्यसैले त कहिल्यै ल्याउँदैन मैले नोट पछि लेखेका ती सामूहिक अक्षरहरू उबोकेर आउँछ एउटा ठुलो घाम जुन घाम मबाट अलिकति मात्र टाढा छ ठुल्ठुला घरहरू अनि जताततै बालुवा मात्र रातले मलाई नचिनाएको ठाउँलाई म एका बिहानै चिन्दछु त्यो ठाउँ त अरब पो रहेछ अब मैले भविष्य बनाउनलाई यो वर्तमान बेच्नै पर्छ अब मैले भविष्य बनाउनलाई यो वर्तमान बेच्नै पर्छ अन्यथा अन्यथा मेरो भविष्यले मलाई धिक्कार छ किनकि भविष्यमा म चाहदिनँ कि मेरो छोराले कबाट कपडा सम्झियोस् म चाहन्छु मेरो छोराले कबाट कलम नै पढोस् म चाहदिनँ कि मेरो छोराले खबाट खाना भन्ने बुझोस् म त चाहन्छु मेरो छोराले खबाट खरायो नि पढोस् त्यसरी नै म कदापि चाहदिनँ कि मेरो छोरीले एफ फर फुड भनेर उसको दिमागले टिपोस् मेरो खुसी नै मेरो छोरीले ए फर फ्रग फ्रगमा नै भ्यागुतो घोकेको सुन्नु हो मेरो ओठमा मुस्कान ल्याउन मलाई केही चाहिँदैन बस मेरो छोरीले पी फर प्रोभर्टी होइन पी फर प्यारोट प्यारोटमा नै सुगा पढेको सुन्ने हो त्यति सुने भने म हाँस्न सक्छु विविध छन् कुराहरू प्रत्येक वर्ष तिज आउँदा मेरी श्रीमतीले परारकै साडी लाउँदै गर्दा नसरापोस् उसको बाबामा कस्तालाई चाहिँ छोरी दिए दिएछन् भनेर सबैको घरमा दसैँ आउँदा मेरो घरमा दशा कहिल्यै नआओस् यी कुराहरू पूर्णको निम्ति म खाडीमा जाकिनै पर्छ यी कुराहरू पूर्णको निम्ति म खाडीमा जाकिनै पर्छ मैले वर्तमानलाई बेचेँ भने मात्र म भविष्यको खुसी किन्न सक्छु मेरा छिमेकीले छानुको बलैसी मुनतिर मेरा छिमेकीले छानुको बलैसी मुनतिर धुलो खेलिरहेका मेरा छोराछोरीलाई बाबु भन त सबैभन्दा धेरै कसको माया लाग्छ भनेर प्रश्न गर्दा पक्कै उनीहरूको जवाफ आमा आउनेछ म कति पनि निराश हुन्न किनकि यो कुरा मलाई र उनीहरूको आमालाई मात्र थाहा छ मैले उनीहरूको भविष्य किन्न अरबमा अरबौँ पसिना बगाएको छु धन्यवाद कति राम्रो कविता मिठो गरी यसको शीर्षक के थियो रे भविष्यको लिलामी भविष्यको लिलामी कवि निरज दाहालको उमेर बिस वर्ष मात्रै पुग्यो भनेर मैले घोषणा गरिदिएँ किनभने स्टुडियो पस्नुभन्दा अगाडि सोधेको थिएँ झापा बुधबारे तपाईँको घर कविता लेख्नुहुन्छ कविता धेरैले लेख्छन् तर कवितामा कसैलाई अग्रज कविहरूको प्रभाव रहन्छ कसैलाई समकालीन कविको प्रभाव रहन्छ कसैलाई विदेशी कविहरूको पनि प्रभाव रहन्छ तपाईँमा पनि कोही न कोहीको त प्रभाव रह्यो होला प्रभाव मेरो घरमा साइला काकाले लेख्नुहुन्छ उहाँको कविता म पहिले सानैदेखि पढ्थेँ तर अनि एक्कासी चौसठी सालतिर मोती जयन्तीको अवसरमा झापा जिल्ला स्तरीय जुनियर पोइम कम्पिटिसन भएको थियो काकाका केही हरफहरू मिसाएर मैले आफ्नै केही शब्दहरू हालेर भाग लिएको थिएँ त्यतिखेर म दोस्रो भएको थिएँ त्यस पछाडिदेखि चाहिँ अब हरफहरू चोऱ्यो भने मलाई लाज लाग्छ भनेर मैले आफ्नै शब्द हालेर कविता लेख्न यो कुन बेलाको कुरा अरे कति चौसठी साल चौसठी सालतिर कहाँ कहाँ स्कुल पढ्दा हजुर स्कुल पढ्दा तपाईँले चोरेर लिएर जानुभयो अनि दोस्रो हुनुभयो तर पछि आफैलाई अप्ठ्यारो लाग्यो अप्ठ्यारो धेरै जसो कविको यस्तो खालको कहानी सुनेर साह्रै प्रभावित पनि हुन्छु हो नि त्यसरी पहिला सुरुमा चोरे पनि फर्स्ट सेकेन्ड भइसकेपछि त जिम्मेवारी बोध हुन्छ त्यसपछि आफूले लेख्नलाई कोसिस गरिन्छ निरज दाहालको एउटा कविता सुन्यौँ मिठो लाग्यो झापा बुधबारे उहाँको घर र अहिले अस्थायी समयको लागि काठमाडौँ आउनुभएको बेलामा हाम्रो एकल कविता वाचनको स्टुडियोमा आइपुग्नु भएको छ अब अर्को कविता कुन सुनाउने त म अर्को छोटो कविता सुनाउँछु यो पनि फेसबुकतिर छ मानसिकता भन्ने शीर्षक मानसिकता मानसिकता सन्नाटा छायो अदालतमा सन्नाटा छायो अदालतमा जब वकिल बोल्यो जर्साप छोटा लुगा लगाएर कामुक शरीर प्रदर्शन गरेर उहाँकी छोरी बलात्कृत भएकी हो अर्डर अर्डर भिरेको चस्मा खोलेर आँसु पुस्तै न्यायाधीश बोल्यो भिरेको चस्मा खोलेर आँसु पुस्तै न्यायाधीश बोल्यो मेरी छ वर्ष कि छोरीको पनि के कामुक शरीर थियो होला र बडा मिठो छोटोमा बडा चोटिलो कविता सुनाउनु भयो तपाईँले यो कविता त दोहोऱ्याएर सुन्न मन लाग्यो छ निरजी सकिन्छ नि हुन्छ सन्नाटा छायो अदालतमा जब वकिल बोल्यो जसाब छोटा लुगा लगाएर कामुक शरीर प्रदर्शन गरेर उहाँकी छोरी बलात्कृत भएकी हो अर्डर अर्डर भिरेको चस्मा खोलेर आँसु पुस्तै न्यायाधीश बोल्यो मेरी छ वर्षकी छोरीको पनि कामुक शरीर थियो होला र मानसिकता कविता हजुर असाध्यै मिठो कविता छोटोमा असाध्यै चोटिलो पनि सुनाउनु भयो तपाईँले निरजी साह्रै राम्रो लाग्यो मलाई कविता मात्र लेख्नुहुन्छ कि अरू विधा पनि लेख्नुहुन्छ मैले एउटा उपन्यास लेखेको छ सम्पादन गर्दैछु अन्तिमतिर गएर शीर्षक दिइसक्नु हजुर शीर्षक दिइसकेँ के नाम छ बेचिएको लोग्ने नामको शीर्षक छ भनेपछि बजारमा बेचिएको लोग्ने कसैले देख्यो भने निरज दाहालले निकाल्नु भएछ उपन्यास भनेर थाहा पाउनु पऱ्यो हजुर हुन्छ उपन्यास र कविता हजुर तपाईँको कलम चल्ने छ सबभन्दा बढी हजुर कविताको के तपाईँहरूको त्यहाँ झापा बुधबारे तपाईँको घर हजुर झापा इलाम आसपासमा मोरङ सुनसरीतिर कविताका कार्यक्रमहरू भइरहन्छन् हुन्छ मैले अलिअलि जानकारी पाउँछु हजुर तपाईँ पुग्नुहुन्छ कार्यक्रमहरूमा जान भ्याउनुहुन्छ कार्यक्रमहरूमा म खासै पुग्दिनँ तर हामीले हामी जस्तै भर्खर लेख्दै गरेका केही कविहरू र केही साथीहरू मिलेर प्रतिभा युवा मञ्च नाम गरेर एउटा मञ्च सुरु गरेका छौँ हामी प्रत्येक शनिबार दुई बजेदेखि दुई बजेदेखि आएर एउटा सीता रमेश क्याम्पस छ हो त्यसको एउटा कोठा मागेर प्रत्येक शनिबार दुई बजीदेखि हामी त्यहाँ कतिजना जति हुनुहुन्छ तपाईँहरू हामी त्यहाँ दस बाह्रजना जति छौँ ए भेला हुने अनि आफ्नो आफ्नो रचना रचना सुन्न अब शनिबारको लागि चाहियो है भनेर तयारी गरिहालिन्छ हजुर त्यस्तै छ शनिबारको लागि भनेर विशेष लेख्नै थालियो त्यसो गर्दा पनि लेख्ने क्रम पनि बढ्छ गुणात्मकतामा पनि वृद्धि हुन्छ साह्रै राम्रो काम गरिरहनु भएको रहेछ खुसी लाग्यो फेसबुकहरूमा कविताहरू लेख्दा सेयर गर्दाखेरि आजभोलि त चोर्ने चलन पनि अलिक धेरै हुन थाल्यो भनेर हल्ला देख्छु मैले फेसबुकतिर तपाईँको त्यस्तो भएको सक्छ मेरो छ थुप्रै भएको छ चोरी भयो चोरी हुन्छ तपाईँलाई क्रेडिट नदिकन राखिदिनुहुन्छ स्ट्याटस बनाएर धेरै धेरै राख्नुहुन्छ हो त्यसरी हो त्यसरी राख्दाखेरि चाहिँ त्यो लेख्दै गर्दा लगाएको समय त्यो खर्चेको समय कोची मात्रै माया लाग्छ त्यसरी अब अरूले मन पराएर त्यो सेयर गर्दा त खुसी नै लाग्छ तर आफ्नो नाम नहुँदा चाहिँ त्यो सोचेर लेखेको समय आफ्नो अबदेखि म राख्दिनँ फेसबुकमा है म लेख्छु मात्रै डायरीमै राख्छु जस्तो लाग्छ कि चोरे पनि चोरन बरु अनुरोध गर्छु नगर भनेर तर राख्न चाहिँ छोड्दिनँ जस्तो लाग्छ राख्न म सायद छोड्दिनँ होला किनकि म प्रायः डायरीमा भन्दा पनि मोबाइलतिर धेरै लेख्छु अनि लेखिसक्दा अरूले पोस्टाइदिउँ पोस्टाइदिउँ जस्तो लाग्छ अरूले पनि पढ्नुहोस् पढ्नुहोस् जस्तो लाग्छ र म प्रायः फेसबुकतिर सेयर गरिहाल्छु निरज दाहाल फेसबुकमा पनि आफ्ना कविताहरू सेयर गरिरहनुहुन्छ मैले दुई तिनवटा कविता तपाईँको अंश बाँडफाँडबाट प्रभावित भइसकेपछि मैले त्यो कविता चाहिँ कविताहरू तपाईँको हेर्न थालेको छु राम्रो लागेको छ अब अर्को एउटा कविता सुनौ अनि कुरा अगाडि बढाउँछु हुन्छ म तेस्रो आँखा सुनाउँछु मेरो कविताको शीर्षक तेस्रो आँखा मैले धनी बन्ने सपना त्यही दिनदेखि छाडिदिएँ जुन दिन आर्यघाटमा दुई मुर्दा नाङ्गै जलाइरहेको देखेँ मैले धनी बन्ने सपना त्यही दिनदेखि छाडिदिएँ जुन दिन आर्यघाटमा दुई मुर्दा नाङ्गै जलाइरहेको देखेँ एउटा लास उसैको जो हिजोसम्म बाटोमा भिख मागिरहेको थियो अनि अर्को लास त्यसैको हो जो हिजोसम्म त्यही भिखारीलाई भिख दिँदै थियो सोचेको थिएँ अलिकति कमाएर जमाउनै पर्छ सोचेको थिएँ अलिकति कमाएर जमाउनै पर्छ म भित्र कता कता डर थियो कतै सन्ततिले मलाई सरापे भने छाडिदिएँ मैले कमाएर जमाउन जब गरिबका छोराहरू तेह्र दिनपछि पनि शोकमै डुबेको देखे अनि धनीको छोरालाई तेह्र दिनपछि बाको जिउनी जग्गाको न्युमा अदालतमा भेटे बाले मलाई कहिलेकाहीँ भन्नुहुन्छ छोरा कात्रो किन्ने पैसा चाहिँ चन्दा नउठाउनु किनकि जिन्दगीको अन्तिम कपडा आफैले किन्नुपर्छ बा मलाई भन्न भन्छ मलाई बालाई भन्न मन छ बा साँच्चै यो दसैँको कपडा भन्दा दशाको कपडा किन्न कति गाह्रो रहेछ है यहाँ पेट पाल्न कहिलेकाहीँ मान्छे भोटको लिलामी गर्छ तर नोटको निम्ति चोटको बिक्री किन हुँदैन यहाँ यो दिन इमान्दारहरूको निम्ति हो बेमानहरूलाई त रात मनपर्छ नभए किन सूर्यले कहिले दिन र कहिले रात बोकेर आउँछ यो संसारमा धन भन्ने चिज नहुँदो हो त मान्छेहरू के को पछि दौडिन्थे होला यो संसारमा धन भन्ने चिज नहुँदो हो त मान्छेहरू के को पछि दौडिन्थे होला झगडा मिठो कस्तो राम्रोसँग लेख्नुभएको भएको यस्ता शब्दहरू खेलाउनु कसरी आउँछ शब्द यो खै यो शब्दले मलाई चिन्छ कि म शब्दलाई चिन्छु थाहा भएन साह्रै मिठो छन् तपाईँले यस्तो अहिले मलाई तपाईँले सुनाउँदा सुनाउँदै कति पटक सिरिङ सिरिङ भइसक्यो तपाईँ कविताहरूले मञ्चहरूमा तपाईँको त्यो नियमित दस बाह्रजना साथीहरू बस्ने कार्यक्रमभन्दा बाहिर पनि त कहिलेकाहीँ एकाध मञ्चहरूमा जानु पाउनुभयो होला म त्यसरी खासै त्यस्तो मञ्चमा पुगेको छुइनँ छैन छैन भनेपछि तपाईँ कविताको साथीहरूको ठुलो ठुलो सर्कलमा भ्याउनु भएको छैन किन तपाईँको घरबाट टाढा पर्छ टाढा पर्छ सायद टाढा पर्छ त्यो कारणले बढी हजुर अनि राजधानीतिरको मञ्चहरूमा त झनै छैन राजधानीको मञ्चतिर छैन तपाईँलाई पहिला साइलो काकाको प्रभाव पऱ्यो र लेख्नुभयो होइन स्कुलहरूमा पनि केही प्रभावहरू थियो कि स्कुलहरूमा पनि कविता सुनाउनुहुन्थ्यो त्यो लिएर गएर चिट चोरेको बाहेक सुनाउने गर्नुभएको थियो कि थिएन अरू कविताहरू स्कुलतिर थियो अलिअलि सुनाउँथे साथीहरूले म कविता लेख्छु भन्ने थाहा पाएपछि साथीहरू सुना सुना भन्थे र म सुनाउने गर्थेँ एक दुईवटा कविता राजधानी पत्रिकाले पनि छापेको थियो त्यतिखेर मलाई एकचोटि सम्मान पनि गरेको थियो स्कुलमा म सुनाउँछु प्राय त्यसले झन् तपाईँलाई ऊर्जा ऊर्जा दिएको अरू लेखौँ लेखौँ जस्तो लाग्यो हजुर तपाईँको सङ्गत चाहिँ फेसबुकमै किन नहोस् तपाईँभन्दा सिनियर उमेरका अथवा सिनियरै कविहरूसँग पनि छ कहिले काहीँ हुन्छ सङ्गत छ कुराकानी हुन्छ हुन्छ को कोहरू हुनुहुन्छ के भन्नुहुन्छ अहिले हालसाल आचार्य हुनुहुन्छ हाम्रै गाउँको हाम्रै गाउँ हाम्रै झापा जिल्लाको अनि यता आएर अहिलेका कविताको स्टारै मान्छु नवराज पुराजीलाई उहाँसँग कुरा चाहिँ हुन्छ तर उहाँले त्यस्तै खुलेर मसँग बोल्नुहुन्न तर म चाहिँ उहाँसँग खुलेर बोल्न चाहन्छु तर उहाँ खै किन बोल्न चाहन्छु व्यस्त सायद व्यस्त हुनुहुन्छ होला अनि हामीसँग हाम्रै सर्कलको हुनुहुन्छ अर्जुन रिमाल प्रकाश निरौला सुधीर ठाकुरहरू उहाँसँग उहाँहरूसँग चाहिँ हाम्रो कविताको बारेमा प्राय भेट हुँदा अरूको कस्तो गफ हुन्छ साथीहरूको थाहा भएन हाम्रो चाहिँ कविताकै गफ हुन्छ कि अनि तपाईँले कविताहरू फेसबुकमा राख्दा पूर्वको मान्छे पश्चिमतिरका साथीहरू छन् जोडिँदै गइन्छ होला नि त कविताको कारणले हजुर क्रम छ छ सायद कमेन्टहरू आइरहेको छ तर म त्यसरी फेसबुकमा बोल्दिनँ मेरो फेरि अनौठो बानी छ म फेसबुकमा पोस्ट गर्ने हिँडिहाल्ने हिँडिहाल्ने म बोल्दिनँ तर पश्चिमको साथीहरू धेरै हुनुहुन्छ मसँग फेसबुकमा त्यसरी जोडिने क्रम छ एउटा कविता अर्को सुनाउन् त फेरि अर्को एउटा छोटो कविता सुनाउँछु गरिबीको मलामी उसले एउटा अग्लो रुखमा जिन्दगी झुन्ड्याइदिएको छ चिम्लिएका आँखाले भिड हेर्दैछ ऊ अब बोल्न सक्दैन तर पनि भिडतिर हेर्दै चिच्याउन चाहन्छ कि यी कुरा भ यी कुरा भन्दै देखिस् गरिबी आज मैले तँलाई जितेँ छोटो कविता छोटो कविता एकचोटि फेरि सुनौ यो उसले एउटा अग्लो रुखमा जिन्दगी झुन्ड्याइदिएको छ चिम्लिएका आँखाले भिड हेर्दैछ ऊ अब बोल्न पनि सक्दैन तर पनि भिडतिर हेर्दै ऊ चिच्याउन चाहन्छ यी कुराहरू भन्दै कि प्रिय गरिबी देखिस् तँलाई आज मैले जिते बडा रमाइलो गजबको कविता तपाईँको साना साना छोटा कवितामा अझ धेरै दम छन् त्यसो त लामा कविता पनि कमजोर छैनन् हजुर घरमा को को हुनुहुन्छ सोध्न मन लाग्यो अब घरमा बा आमा बहिनी एकजना अनि म तपाईँहरू दुईजना दाजु बहिनी दाजु र बुवा आमा हुनुहुन्छ बुवा के गर्नुहुन्छ बुवा सामान्य किसान बुवामा सामान्य किसान तपाईँ अहिले के गर्दै हुनुहुन्छ आजभोलि मेरो जागिर खोज्ने जागिर बनाएको छ काठमाडौँतिर कि झापातिरै अब हेरौँ यो दस गजाभित्र पत्ति पत्याइन्छ कि दस गजा बाहिर पत्याइन्छ टुङ्गो <laughs> छैन दस गजा बाहिरको पनि सोच <laughs> सोच सोच बनाइसकेको छ दस गजा बाहिर भन्नाले दक्षिणतिर मात्रै हो कि हवाईजहाजबाटै जाने गरी हो अब हेरौँ त्यो समुद्रले के गर्छ जता जता लैजान्छ त्यता पुगिन्छ <laughs> हजुर पुरै कवितामै भन्नुहुन्छ आफ्ना कुराहरू पनि तपाईँ लगभग मलाई यस्तो प्रभाव परेको कि राम्रो कविता लागेर कस्तो कवितात्मक शैलीमै उत्तर दिनुभएको जस्तो मिठो लाग्यो होइन यो मेरो बोलाइ यस्तै हो भन्छु घरमा आमासँग खाना मागेर खाँदा नि यसरी <laughs> ए होइन त्यसरी <laughs> त्यसरी बोल्दिनँ औपचारिक कुराहरूमा यसरी बोल्नुहुन्छ साह्रै मिठो निरजी अर्को एउटा कविता सुनाउ त मुगलान दाई तैँले उमेर बेचेर कमाएर पठाएको पैसाले योपालि बालाई मैले कमिज किनिदिएँ तिन वर्षदेखि आमाको साडी फेर्ने चाहना मेरो कलेज शुल्क अर्को पालि तिर्ने शर्तमा पुरा गरेँ बाको नयाँ कमिज र आमाको नयाँ साडीको फोटो बाले हात थरथर कमाउँदै तँलाई नै हाम्रो बारेमा लेखेको चिठी पत्रमा बडो जतनको साथ बेरेर पठाएको छु आशा गर्नेछु तसँग छिट्टै आइपुग्नेछ दाई कहिलेकाहीँ बाको कुराले आमा रुनुहुन्छ जब तैँले पठाएको को पैसाले किनेको कमिजबाट पसिना आउँछ तब बाले आमालाई भन्नुहुन्छ सुक्त केटी यो कमिजको पसिना ठ्याक्कै ठुलेको बास्ना आउँछ त्यो बेला तँलाई मैले मभन्दा बढी मेरो मनले सम्झिन्छ तैँले त्यो परको देशमा पाएको दुःखलाई प्रत्येकचोटि आमा ढोकाभित्र पस्दा ढोकामाथि भएको तेरो फोटो हेर्दै रुनुहुन्छ दाई प्रत्येक रात सिरानीमा टाउको बिसाएर म यही कुरा सम्झिन्छु कि साँच्चै भगवान् सबैको घरमा पुग्न सक्दैनन् त्यसैले तँलाई हाम्रो घरमा भगवान्ले भगवान् बनाएर पठाइदिए साह्रै मिठो कविता मैले यो फेसबुकमा पढेको थिएँ त हजुर यो कविता चाहिँ अंश बाँडफाँड भन्ने कविता पढिसकेपछि पढेको थिएँ यो र त्यसको लागि क्षतिपूर्ति बिहोर्ने टाइपको कविता जस्तो पनि लागेको थियो अंश बाँडफाँड सुनेपछि सुन्ने मेरो रहर थियो अहिले सुन्यौँ केही छैन कविता जुनलाई जहाँ सुन्दा पनि फरक परेन तपाईँ अहिले काठमाडौँ आउनुको उद्देश्य सोध्न मिल्छ अस्थायी समयको लागि आउनु भएको छ उज्यालो एक उज्यालो जसको मेरो विविध कारण कामहरू छन् अरू केही व्यक्तिगत कामहरू पनि छन् उज्यालो भन्नाले यही कविता वाचनको लागि पनि आउनुभएको थियो मैले बेलैमा निम्ता गरेछु त्यसैले <laughs> तपाईँ दस गजा पारि गइसक्नु भएको त कवि भेट्न मुस्किल पर्ने रहेछ अब एउटा प्रश्न सोध्छु अलिक धक्कै धक्कै सोध्न आँटेँ मैले अलिकति तपाईँको पढ्ने शैलीमा नवराजीको प्रभाव पनि परेको हो तपाईँले निकै आदर्श मान्नुभएको हुनाले अथवा होइन यो शैली नै संयोगले जुझ्न गएको मात्रै हो होइन मेरो लेखाइ र वाचन शैली प्राय धेरैले सो यसरी नै सोध्नुहुन्छ नराज पराजुलीसँग मिल्लाजुल्ला छन् भनेर तर म मान्दिनँ किन मान्दिनँ भन्दा नराज पराजुली दाईलाई चिन्नुभन्दा अगाडिदेखि मैले कविता यसरी नै लेख्थेँ र यसरी नै वाचन गर्थेँ यो संयोग मात्र हो अर्को एकजना एपी सुमन हुनुहुन्छ पश्चिम नवलपरासी बुटवल आसपासमा उहाँ पनि उज्यालो लालटिन प्रतिष्ठानसँग सम्बद्ध हुनुहुन्छ यहाँ आएर एकल कविता वाचन गरेर जानुभयो झन्डै झन्डै त्यो मिल्न गएको जस्तो लागेर हामीले यही प्रश्न मैले गरेको थिएँ उहाँको पनि यस्तै यस्तै खालको उत्तर थियो अब निरज दाहालको एउटा कविता सुन्छौँ हामी त्यसपछि अरू कुराकानी गर्छौँ कुन सुनाउने अब नेपाल एयरलाइन्स सुनाउँछु नेपाल एयरलाइन्स हजुर मेन पावरले फोन गरेर भन्यो भाइ तिम्रो भिसा झऱ्यो मेन पावरले फोन गरेर भन्यो भाइ तिम्रो भिसा झऱ्यो मैले उत्सुक हुँदै सोधेँ दाई अब कति दिनमा उड्नु अब तिन दिन धोद्रेश्वर उसले निकाल्यो हस् दाई मैले फोन राख्न खोज्दै थिएँ फेरि बोल्यो भाइ मैले भने हजुर भोलिसम्ममा एक लाख अस्सी हजार काउन्टरमा बुझाउनु जेनतेन गरेर पैसा बुझाएँ र म मेरो भविष्य किन्न राजधानीको बाटो हुँदै खाडी आनिए हातमा पासपोर्ट च्यापेका हातहरू झोलामा भविष्य भर्न हिँडेका काँधहरू पैसाको बिटो कल्पना गरेका आँखा अनि आँखाले कल्पना गरेका आँसुहरू आमाले लगाइदिएको टिका र भाग्य लेख्न बिर्सिएर टिका समाएको यो निधार रमिते भएर बसेको छ समय आगमन कक्षबाट आउँदै गरेको कफन देख्दा मन चिसो छ अनि चिसै छ बाले तम्सुकमा ल्याप्चे लगाउँदा पोतिएका रङहरू जुन मैले सुकाउनु छ छरपष्ट देखिन्छन् विमानस्थलभरि सपना भविष्य ऋण ब्याज बेरोजगारी कसैले मलाई सुनाएका छैनन् तापनि भिजेका आँखाले कहिले असत्य बोल्दैनन् श्रीमतीले राम्रोसँग जानु भनेर हल्लाएको हातले नजानु नजानु भनिरहेको छ दुधे बालकले विमानस्थल अगाडि बा मलाई सम्पत्ति चाहिँदैन भने जसरी रोइरहेको छ यस्तै रमिता देशले हेरिरहेको छ र म मेरो देशको माया अथा बोकेर नेपालको राजनीतिलाई माझी औँलाको सलाम देखाउँदै म खाडी उडे पसिना बेच्न तम्सुकको रङ मेटाउन भविष्य सजाउन घरको फि भित्ता फेर्न छानु टाल्न मानु भर्न आगो बाल्न म आफूले आफैलाई बेचेर उडे त्यो तातो खाडीमा जहाँ घरको याद आए समुद्र मात्र देख्नेछु उनीको याद आए बालुवा मात्र भेट्नेछु धन्यवाद साह्रै मिठो एयरलाइन्स होइन यसको शीर्षक नेपाल एयरलाइन्स नेपाल एयरलाइन्स कवि निरज दाहाल हुनुहुन्छ हामीसँग झापा बुधबारे उहाँको घर र उहाँको कविताहरू हामी सुनिरहेका छौँ मैले अघि सुरुवातमा पनि बताएँ उहाँको अंश बाँडफाँड शीर्षकको कविता सुनेपछि साह्रै प्रभावित भएर मैले उहाँलाई एकल कविता वाचनको लागि निम्तो गरेको थिएँ झापा नै बस्नुहुँदो रहेछ म त राजधानी बस्नुहुन्छ भनेर हानेको थिएँ र कार्यक्रममा आउनुभएको छ आज हामीले उहाँलाई प्रस्तुत गरिरहेका छौँ कवि निरज दाहाललाई यो क्रम जारी रहन्छ उज्यालो सुन्दै गर्नुहोला भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई फेरि स्वागत छ उज्यालो रेडियो नेटवर्कको कार्यक्रम एकल कविता वाचन तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँसँगै देशभरिका पैंतिसवटा भन्दा बढी रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ कार्यक्रम एकल कविता वाचनमा आज कविता वाचन गर्नका लागि हामीसँग झापा बुधबारेका कवि निरज दाहाल हुनुहुन्छ मैले फेरि एकचोटि जोड्न चाहे उहाँको अंश बाँडफाँड कविता साह्रै मन परेपछि मैले उहाँलाई निम्तो गरेको थिएँ कार्यक्रममा आउनको लागि र उहाँ अहिले काठमाडौँ नै आउनुभएको रहेछ र एकल कविता वाचनमा सहभागी हुन आइपुग्नु भएको छ उहाँका कतिपय कविताहरू हामीले यसअघि सुन्यौँ अब अरू कविता फेरि अहिले पनि सुन्छौँ कविजी तपाईँलाई फेरि स्वागत छ धन्यवाद बिस वर्ष मात्रै उमेर फेरि जोडिदिएँ मैले <laughs> बिस वर्षमा यति राम्रा कविता लेख्नुहुन्छ भन्ने अर्थमा सकारात्मक अर्थमा जोडिदिएको मैले तपाईँका कवितामा यतिका धेरै कविता सुनियो तर हुन्छ नि एउटा उमेर हेरिकन एउटा युवा स्वभावको मान्छेले अलिक प्रेम कविता बढी लेखिरहेको हुन्छन् तपाईँ लेख्नुहुन्न तपाईँको प्रश्न यो साझा हो एक किसिमले साझै प्रश्न हो अझ युवालाई त बढी विशेष प्रश्न पनि हो होइन धेरै म एकल कविता वाचन अत्याधिक सुन्छु प्राय कविहरूलाई तपाईँले सोध्ने प्रश्न यही हो मलाई धेरैले भन्नुहुन्छ तेरो उमेरसँग तेरो कविता मिलेन भनेर त्यही अनुरूप मैले दुई तिनवटा लेखेको छु नलेख्ने होइन लेख्नुहुन्छ तर म दुखी मलाई कविता दुःखको लेख्न मनपर्छ यो प्रश्न यो प्रश्न साझा हुनुको पछाडि चाहिँ अचेलका हाम्रा कविता प्रेमतिर कम गएका हुन् भन्ने पनि हुनसक्छ मेरो प्रश्न प्रेमतिर मान्छे खै किन प्रेमभन्दा पनि अहिले समाज बढी हेर्छन् देशको स्थिति यस्तो छ त्यही भएर होला सायद कविहरू पनि भावुक भने धेर अब अब कुन कविता सुनाउनुहुन्छ प्रेम कविता त पर्दैन नि अहिले अहिले म एकछिनमा सुनाउँछु छोटो कविता सुनाउँछु देश भन्ने देश सरकारले बाँड भनेको चामल सरकारले बाँड भनेको चामल बेचेर रु अडचालिस लाखको स्कर्पियो चढेर कार्यालयमा चिसो हावा खाँदै कर्णालीको भोकमरी तथ्याङ्क र गरिबी तथ्याङ्कको हिसाब निकाल्दैछ घुम्ने मेचमाथि बसेर एउटा सरकारी मोडी कति रमाइलो छोटोमा खुब मिठो कविता के थियो शीर्षक देश देश मलाई अब निरजसँग जोडिएको जुन कविता थियो नि मलाई तपाईँ कहाँ बस्नुहुन्छ नि थाहा थिएन तपाईँको घर कहाँ हो पनि थाहा थिएन म त भर्खर झापाबाटै आउनुभएको भनेपछि अहिले थाहा पाएँ अथवा दुई तिन दिन अगाडि त्यो मैले मेसेजमा तपाईँलाई लेख्दाखेरि आउनुहोस् भन्दाखेरि म काठमाडौँ आउँदा पस्छु भन्नुभएको थियो कि जस्तो लाग्छ अंश बाँडफाँड शीर्षकले तपाईँलाई र मलाई जोड्यो तपाईँले राम्रो कविता लेख्नुभएको थियो र घुम्दै फिर्दै मेरो फेसबुकसम्म आइपुग्यो मैले हेरेँ अब मलाई त्यो कविता सुनाउ सुनाउ लाग्यो अहिले यति बेला तपाईँसँग तयार छ त्यो कविता हुन्छ म सुनाउँछु अंश बाँडफाँड याद छ भाइ तँलाई त्यो रात तँलाई जरोले च्यापेर सिकिस्त बनाएको बेला आमाले रुँदै त्यहाँ तँलाई च्यापेर सुतेको दिन तर आज अंश माग्दा तैँले आमाको काख माग्न सकिनस् तैँले त त्यो दिन पनि बिर्सेछस् नभए आज अंश माग्दै गर्दा बाँको काँध कसरी छुटाउँथिस् होला र जुन काँधमा चढ्न तेरो र मेरो झगडा पर्ने गर्थ्यो भाइ मैले चाहिँ कसरी भुल्न सकेँ होला है तँलाई सहरमा राखेर पढाउँदा बेसीको तिम्रो पनि जग्गा बेचेको अनि कसरी बिर्सेँ होला तेरो बिहे खर्चको लागि पाखोबारी सस्तैमा बेचेको आमाले कुँडेमा दुध तताएर कुराउनी कोर्दै गर्दा बाहिरबाट मलाई चुकुल लगाइदिएर तनै भान्सामा छिटो पुग्थिस् तर आज बालाई दमले गाह्रो पार्यो भन्दा त तेरै घरको ढोकाको भित्रबाट चुकुल लगाएर बसेको छस् अनि आइपुगेको छस् बाको सास गएपछि सबैभन्दा अन्तिममा मलाई अझै याद छ मेरो बिहेमा मास्लो घरको बस्नेत दाईको कोट र तल्लो घरकी थपिनी भाउजूको सुन पैँचो मागेर मैले मेरो बिहे उतारेको दिन याद त मलाई त्यो पनि छ तेरो बिहेमा तिन तोलाको सुन दुईवटा खसी चारवटा गाडी तेरो बिहेमा त खुसी भएन सायद जति तेरो बिहेमा म खुसी भएँ आमालाई महिला समूहमा मिश्री बाँडेको दिन आमाले कान्छोले खाओस् भन्नुहुन्थ्यो अनि त मुख चबाउँथिस् तर गुल्यो मलाई हुन्थ्यो आज तैँले अंश माग्दै गर्दा मेरो माया अलिकति दे किन भनिनस् भाइ तैँले परालको कुन्युमा अन्जानमै आगो लगाइस् बालाई मैले हो भनेर बाको पिटाइ मैले सहेँ तर आज अंश माग्दै गर्दा त्यो दिनको पराल लान्छस् दाई भनेर किन सोधिनस् तैँले अंश खोजेर सम्पत्ति लिएर गइस् अनि मैले आमालाई पाल्नै होइन आमासँगै बस्ने सौभाग्य पाएँ ए सहरमा बसेर वकिल पढेको मेरो भाइ अब त आफै भन् त यो रगतको युद्धमा मैले जितेँ कि तैँले जितिस् भडारो रमाइलो कहिले लेख्नु भएको थियो यो कविता यो अगस्ट ट्वेन्टी फोर भने सालै धेरै भएको छैन धेरै भएको छैन त्यो लेख्ने बित्तिकै पोस्ट गर्नुभएको हजुर र त्यो घुम्दै फिर्दै छिट्टै नै हामीले हेर्न पायौँ हजुर कुन सन्दर्भमा कुन दिन फुर्यो तपाईँलाई यो कविता कसरी फुर्यो सम्झिनुहुन्छ म सम्झिन यो रातमा रात एक बजीतिर लेखे हो सुत्नु भएको थिएन कि राति बिउजेर होइन सुत्या थिइनँ म त्यतिखेर त्यो मेरो साथीकै यो एउटा रमाइलो कहानी पनि छ मेरो साथीकै घरमा अंशको कुरा चल्दै थियो तर यति साह्रो चाहिँ अंशको कुरो भएको थिएन तर मैले यसलाई लम्ब्याएर सोचेर यो नेपाली जनजीवन अथवा यो पूर्वेली सभ्यतामै यो भएको समस्या हो जहाँ चाहिँ यो पितृसत्तात्मक सत्ता सञ्चालन छ हजुर होइन त्यो तपाईँले अंश बन्डा फन्डा उनीहरूको बाँडफाँडको छलफल सुनिसकेपछि अलिअलि थाहा पाउनु भयो थाहा पाइसकेपछि त्यसैलाई बेस बनाएर ल्याउनु भयो राति एक बजी तपाईँलाई फुर्यो फुरेको राति एक बजी फुरेको यो कविता साँच्चै भन्नु एकैचोटिमा लेखेर सिद्ध भयो कि यो पहिलोपल्ट अलि होइन यो एकै बसाइमा लेखेको मैले धेर पनि लाएँ पन्ध्र बिस मिनटमा सकेँ यो कविता लेखेर त्यही साथीलाई फेरि यो कविता सुनाउनु भयो सुनाएँ बसेर हजुर कुनै पनि कवि हुन् होइनन् अनि कस्तो माने यो कविता सुनिसकेपछि कविता प्राय पढ्दैन तर तर यो त उनी कविले पनि बुझ्ने कविता छ सजिलो सरल भाषामा लेखिरहेको छ रो रोएका थिए यस्तै हुँदो रहेछ भनेर अंशको म बारेमा मलाई थाहा थिएन किनकि म एक्लो छोरो मैले त्यही तपाईँलाई भन्न आइरहेको थिएँ <laughs> मलाई थाहा थिएन अंशको यस्तो हुन्छ कस्तो हुन्छ भनेर र पनि उनीहरूको बारेमा देखेर मैले देखेँ हो यो यसको समर्पण म मेरै साथीलाई गर्न चाहन्छु तपाईँको कविताहरू सुनिसकेर अथवा पढिसकेर कस्तो राम्रो कविता भन्दै एकदमै मेमोरेबल कमेन्ट गर्ने कोही व्यक्ति सम्झिनुहुन्छ धेरै हुनुहुन्छ एकजनाको नाम लिँदा फेरि रिसाउनु होला म प्रायः मेरो फेसबुकमा घटनाहरू भन्न सक्नुहुन्छ होला नि त यस्तो खालको तारिफ आयो मलाई भनेर व्यक्ति नभनिकन भन्नु अलिक बुझिनु मैले तपाईँले व्यक्ति फलानुले प्रशंसा गर्यो नभने पनि कविताको यो लेभलसम्मको मलाई प्रशंसा आएर म ऊर्जाशील भएको छु भन्ने खालको अनुभूति होला अनुभूति अनुभूति त्यसरी छैन फेसबुकमा सकारात्मक कुराहरू आउँछन् फेरि यो एउटा सर्कल हुँदो रहेछ यो साहित्यिक पनि सर्कल हुँदो रहेछ नराम्रो भन्ने प्राय कमेन्टमा देखिँदैन राम्रै राम्रो हुन्छ एक दुईजना हुनुहुन्छ मलाई धेर पोस्ट नगर हलुको हुन्छस् भनेर धेरै त्यो त नराम्रो भनेको भएन भएन त्यो मलाई मेरै मेरै लागि भनेको म उहाँप्रति आभारी छु तर यो सर्कलमा नराम्रो भन्ने कमेन्ट आउँदो रहेन साहित्य मन नपराउनेले प्रायः कमेन्ट गर्नुहुन्न लाइक मात्रै गर्नुहुन्छ किनकि जसले लाइक साहित्य मन पराउनुहुन्छ उहाँले लाइक गर्ने र कमेन्ट गर्ने दुइटै हुन्छ अनि अर्को प्लस भनेको मन पर्ने भने सेयरमा गइहाल्छ तपाईँले त्रिसठी चौसठी सालमा स्कुलमा चाहिँ साइलो काकाको कविता चोरेर लिएर गएर दोस्रो हुँदाखेरिका शिक्षकहरूलाई थाहा छ अहिले तपाईँ यो लेभलको कविता लेख्नुहुन्छ भनेर थाहा छ हेर्नुभएको छ नेपाली शिक्षक अथवा कसैले जसले तपाईँको कवितालाई त्यति बेला मन पराउनुहुन्थ्यो के भन्नुहुन्छ सरहरूले माथि पुग्तिस थाहा थियो तर यति छिटो पुग्तिस थाहा थिएन भन्नुहुन्छ ए त्यसो हजुर कवितामै दिएको जस्तो पो उत्तर भएछ <laughs> हजुर साह्रै खुसी लाग्यो रमाइलो तपाईँको कुरा सुन्दा रमाइलो लागिरहेको छ निरजजी कवि निरज दाहालको अर्को कविता सुनौ मलाई कविको रूपमा पूर्ण रूपमा कविको रूपमा चिनाउने कविता सुनाउँछु भ्रूण हत्या नाम छैन यो चाहिँ गएको वर्ष लेख्नु भएको गएको वर्ष भ्रूण हत्या नाम छैन उमेर तिन महिना ठेगाना गर्व समाजले छोरी भने कि म चाहेर पनि जन्मिन नपाएकी किनकि डाक्टरले तिन महिनामै पत्तो लगाइदियो कि म छोरी हो भन्ने अनि त घरमा कल आमालाई त सायद म प्रति प्रेम नै थियो होला तर बुबा आमामाथि भनिनुहुन्थ्यो एउटा छोरो पनि पाउन सक्दिनँ है बिचरी आमा मौन बाको अगाडि के बोल्ने किनकि उनलाई त एउटा भूत सवार थियो छोरो छोरो छोरो मिल्ने भए आमाले सायद दिनौँ छोरो जन्माइदिन्थिन् केवल बाको लागि तर मिल्दैन र पो बल्ल बल्ल एउटा भुँड भ्रूण पेटभित्र छिरेको हुन्छ बढ्दो आधुनिकताले तिन महिनामा छोरा कि छोरी छुट्याइदिन्छ अनि हुन्छ भ्रूण हत्या यस्तो घटना मेरी आमाको जीवनमा मसहित चारचोटि भयो किनकि बालाई चाहिएको छोरो थियो छोरो जसले वंश चलाउँछ स्वर्गको ढोका खोल्छ बालाई पिण्ड दिन्छ तर म छोरीमा ती गुणहरू छैनन् र म फालिन्छु कलिलै उमेरमा हुन त बा स्कुल छिरेनन् तर गीता र वेद मजाले पढ्छन् तर त्यो डाक्टर स्कुल गएर पढ्यो कि छोराछोरी बराबरी अहो पैसाको लोभले मेरो हत्या गर्यो निर्मम हत्या र म फालिएँ कतै यो संसारमा परिचय विहीन भएर तर पनि एकचोटि जन्मेर मेरा बालाई सोध्ने रहर थियो बा म छोरी हो बा म जन्मिनुमा पनि गल्ती छ र बा तिमीलाई कसले जन्मायो बा तिमीले घरमा कसलाई भित्राएकी छौ हरेक साँझ बिहान खाना को पकाउँछ बा तिम्रा पसिनै पसिनाले भिजेका लुगा कसले धुन्छ छोरा भएका कुन बामा स्वर्ग छिरे कुन छोरीले आश्रम लगे हो यस्तै लामा प्रश्न छन् बालाई सोध्न तर मनमा उकुस मुकुस गुम्सिएका तर म जन्म नै नै पाउँदिनँ मलाई जन्म नै दिँदैनन् बा मलाई जन्म देऊ यो संसार म हेर्छु र गिन्ती गर्छु यो संसारमा छोरा चाहिँ कति रहेछन् अब मलाई त प्रश्नहरू नै सिद्धाइदिनु भयो तपाईँले यो कविताबाट यति मिठो गरी लेख्नुभएको छ यसमा यति मिठो गरी प्रस्ताव तपाईँका शब्दहरू आएका छन् शब्दहरू कविताको भाव अर्थ समसामयिकता सबै कुरा बोलेको छ यो कविताले तपाईँको त्यहाँ एउटा वाक्य त मलाई अझ दोहोऱ्याएर सोध्नु सुन्न मन लाग्यो एउटा पङ्क्ति बाले स्कुल गएनन् तर गीता र वेद मजाले पढ्छन् डाक्टर स्कुल गएर पढ्यो तर हो पैसाको लोभमा मेरो निर्मम हत्या गर्यो र त्यही त्यही छ सर कति मिठो गरी लेख्नु भएको छ धन्यवाद निरजी तपाईँलाई यस्तो खालको कविता ल्याउनु भएकोमा यो चाहिँ तपाईँले भूमिका भन्नुभएको थियो मलाई कवि बनाउने कविता हजुर यसपछि तपाईँलाई मान्छेहरूले कवि भनेर चिन्न थाले यसरी बुझ हजुर हजुर यसरी बुझ्दा पनि हुन्छ कति लेख्नुहुन्छ हप्तामा कतिवटा आउँछ होला तपाईँको कविता म तपाईँ त एकदम फ्रिक्वेन्टली लेख्नुहुन्छ कि जस्तो देखिन्छ हो म लेख्नै बस्नु भयो त म एक बसाइमा एउटा कविता लेख्न सक्छु दिनमा म कसैले च्यालेन्ज गऱ्यो भने लु बसौँ कविता लेखौँ भने म हुन्छ मेरो दस पन्ध्रवटा पनि फुर्न सक्छ दिनमै दिनमा ए भारवाटी आइरहन्छ आउँछ मलाई बडा रमाइलो एकदमै रमाइलो पो लागिरहेको छ मलाई त तर त्यसो गर्नुहुन्न कम्पिटिसन नगर्दाखेरि चाहिँ नर्मल रूपमा चाहिँ तपाईँले हप्तामा एउटा दुइटा जन्माइरहनुहुन्छ म लगभग हप्तामा एउटा विशेष त्यही मैले प्रतिभा युवा मञ्चको लागि एउटा जन्माइदिन्छु त्यही सेयर भइरहेको छ पत्र पत्रिकाहरूमा पनि दिइरहनुहुन्छ छापिन्छन् छापिन्छन् प्रायः छापिन्छ अब त यो भ्रूण हत्या अंश बाँडफाँड जस्ता कविताहरूले अझ धेरै सर्कलमा चिनायो होला अब त निरज दाहाल भनेर पठाउने बित्तिकै छापिने पनि दिन आइरहेको छ यो महसुस गर्नुभएको छ त्यो क्षेत्र त्यो क्षेत्रमा म नजिकसम्म पुगेँ तर पुगिसकेको छैन ए अब उदाउँदै गरेको प्रतिभाको रूपमा हजुर अर्को कविता तयार छ तयार छ कुन सुनाउने पुस्तक र जिन्दगी सुनाउँछु मैले गणितको सूत्रबाट जिन्दगीको समस्या हल गर्न खोजे तर अफसोस त्यो सूत्र वार्षिक परीक्षामा मात्र काम दियो धेरैचोटि विज्ञानको परमाणु र अणुलाई मैले मेरो जिन्दगीको एकाइमा नाप्न खोजे तर अफसोस त्यो अणु र परमाणु शिक्षकले सोधेको दिन मात्र एक सर भनिदिँदा सकियो मल्ल राजाका इतिहासहरू राणा शासनका कथाहरू सावंशका चर्तिकलाहरू केवल कक्षा दसको सामाजिक विषयमा पढ्न भ्याएँ तर मलाई कहिल्यै सिकाएन आफ्नो इतिहास चाहिँ कसरी लेख्ने अनि सोध्छु आजभोलि जीवनको पाठ चाहिँ कसले सिकायो मलाई अङ्ग्रेजीका शिक्षकले प्रत्येक वर्ष एउटा कक्षामा टुरिज्म सेक्टर इन नेपाल भन्दै दुई पेज लेख्न लेखा लगाए तर अह मैले सोलुखुम्बु देख्दै देखिनँ मैले मनाङ टेक्दै टेकिनँ मैले घोडाघोडी ताल हेर्न सकिनँ मैले जुमसुमको हावा फेरिनँ मैले जुम्लाको नाच हेरिनँ बरु म झापाबाट राजधानी हुँदै कता टेकेँ तर अह म नेपाल घुमिनँ सरले सधैँ यो प्रश्न परीक्षामा मात्र आउँछ भने तर यो ठाउँ हामी पनि घुम्नुपर्छ भनेर यी कुरा मलाई कहिल्यै पढाइएन मैले जनसङ्ख्या किताबमा नेपाल कृषि प्रधान देश भनेर पढेँ तर चामल किन भारतबाट आउँछ यो कुरा जनसङ्ख्याका शिक्षकले मलाई कहिल्यै बुझाएनन् रामले भात खायो हो मलाई यसरी पढाइयो नेपाली व्याकरण रामले भात खायो हो मलाई यसरी पढाइयो नेपाली व्याकरण तर राम विदेश बाध्यताले हिँड्यो यो कुन काल भनेर कहिल्यै सोधिएन मैले किताब पढेँ तर जिन्दगी पढ्न सकिनँ मैले भूगोल पढेँ तर आफ्नै जिन्दगीको दूरी नाप्न सकिनँ सबैले भन्थे त काँचो माटो जस्तो आकार दियो त्यस्तै बन्छस् तर यो भत्ताभुङ्ग जिन्दगीको आकार देख्दा सम्झिन्छु कसले र कुन श्रेणीमा यो जिन्दगीको आकार बिगारिदियो धन्यवाद के थियो यसको शीर्षक पुस्तक र जिन्दगी तपाईँको कविता त ओहो यति राम्रोसँग लेख्नु भएको छ कि कति भुक्तभोगी मान्छेको अनुभव जसरी हामीलाई लाग्दैन कि बिस वर्षका कवि हुनुहुन्छ तपाईँ तर तपाईँको तपाईँ आफैले भन्नुभएको छ तपाईँको सशरीर तपाईँ उपस्थित हुनुहुन्छ अनुमान गर्न सक्छु म साह्रै राम्रो मिठो कविता झापा बुधबारेका कवि निरज दाहालको आवाजमा सुनिरहेको छौँ हामी उहाँकै कविताहरू फेरि मैले कवितातिर लिएर गएँ तपाईँका राम्रा कविता तपाईँले होइन भने जस्तै भ्रूणहत्या नहोस् यी कविताको म आज प्रसवका साथ प्रकट गर्न चाहन्छु एकल कविता वाचनमा हुन्छ बुबा सुनाउँछु यो आकाशलाई अहिलेसम्म मेरो निम्ति कति पानी पारिस भनेर सोध्ने आँट कहिल्यै गरिनँ मैले किनकि बुबा मैले प्रत्यक्ष देखेको छु तपाईँले मेरो निम्ति बगाएको पसिनाको धारा मेरो आकाश त तपाईँ हो त्यसैले मलाई के जरुरी उसलाई प्रश्न गर्ने यो सारा विश्वले नै मलाई बिर्सिएको बेला मलाई सम्झिने तपाईँ मात्र त हो नि स्कुलमा सरले अभिभावक बैठक राख्दा तपाईँले मेरो बारेमा अलि पढ्दैन मात्र भन्नुभयो आजको मितिसम्म म जति बाँचेको छु त्यति बेलादेखि यति बेलासम्म जम्मा एकचोटि त्यही दिन रिसाएको थिएँ म तपाईँसँग त्यो खेतका गराहरूमा जब तपाईँ पटा लगाउनुहुन्थ्यो तब तपाईँको टाङमुनि बसेर गोरुको पुच्छर हल्लाउँदा मलाई कहिल्यै डर लागेन सायद माया त्यही थियो मैले धरहरा जम्मा छचोटि मात्र चढेको छु तर तपाईँको काँधसँग म चढेको त्यो धरहराको उचाइ नाप्न सक्दिनँ किनकि तपाईँको काँध नै म पुगेको विश्वकै अग्लो स्थान हो मलाई भोक लाग्दा खाना खुवाउने मेरी आमाले यो खाना चाहिँ तँलाई तेरो बुबाले ल्याइदिनु भएको हो भनेर मलाई कहिल्यै सुनाउनु भएन म आमाकै काखमा निधाएँ हो म आमाकै काखमा निधाएँ तर मलाई मेरी आमाले छोरा तँलाई निधाउन असहज हुन्छ भनेर तेरो बुबाले घाम अनि पानी छेक्नलाई यो छानो तेरै निम्ति बनाइदिनु भएको हो भनेर मलाई खुसुक्क पनि सुनाउनु भएन तपाईँ बजारबाट आउँदा त्यो भरिएको झोलाको सबैभन्दा माथि बसेको मिठाईको बट्टाले मलाई भन्ने गर्थे ओए बुबाको मुस्कान हेर त बुबा आज बुबा आज पनि म तपाईँलाई उत्तिकै प्रेम गर्छु जति प्रेम तपाईँले म जन्मिनु अघिदेखि मेरो आमाले गर्दै आउनुभएको छ साह्रै मिठो निरजजी तपाईँ अब हामीसँग धेरै समय छैन एउटा कविता पढेर तपाईँले सुनाउन सक्नुहुन्छ त्योभन्दा अगाडि तपाईँलाई मैले सोध्नु पर्यो यो कार्यक्रममा आएर तपाईँले तपाईँलाई मैले सोध्न सम्झे जति प्रश्नहरू त सोधेँ तर कतिपय प्रश्नहरूलाई पनि सोध्न मन होला तपाईँसँग कसैले जोडिन चाहनुभयो तपाईँसँग भने कसरी जोडिन सकिन्छ मसँग नेपालीबाट निरज दाहाल फेसबुकमा टाइप गर्न नेपालीमा खोज्नु पऱ्यो हजुर नेपालीबाट निरज दाहाल म फोन नम्बर पनि दिन सक्छु कति हो अन्ठानब्बे जिरो चौध दस छ आठ तिन अन्ठानब्बे शून्य चौध दस छ आठ तिन दस छ आठ तिन यो एनसिएलको पो एनटिसीको अन्ठानब्बे छ अठार छप्पन्न आठ सय सोह्र अन्ठानब्बे छ अठार छप्पन्न आठ सय सोह्रमा पनि जोडिन हजुर अब एउटा कविता सुनाएर अनि त्यसपछि हामी बिट मार्छौँ कार्यक्रमको सुनाउनुहोस् कुन कुन सुनाउनुहुन्छ तपाईँले प्रेमका कुरा भन्नुभएको थियो ए प्रेमको कविता अब सुनाउने हजुर म यो कविता सुन्न कुरेर बसिरहनु भएको श्रोता त हुनुहुन्न नि हुनुहुन्न होला सायद स्ट्यान्ड बाई राख्नु भएको छैन नि छैन त्यसो भए हामी सुन्छौँ प्रेमका कुरा शीर्षक नै प्रेमका कुरा छन् मेरो बुबाको त्यो थोत्रे साइकलको पछाडि क्यारियरमा बसेर बिहेको भोलिपल्ट तिमीलाई दुलन फर्कन अप्ठ्यारो लाग्छ भने भयो प्रिय हामी हाम्रो प्रेमको कुरा आजैबाट बन्द गरिदिउँ बजारमा मेरो अचानकको आगमनले तिम्रो शिर झुक्छ अनि मैले पहिरेको कपडाले तिमीलाई लज्जास्पद बोध बनाउँछ भने भयो प्रिय हाम्रो प्रेमको संवादलाई यहीँ घटाइदिउँ मन हेर्ने त बहाना हो हेर्न त रूप नै हेर्छन् भन्छन् तर यदि तिमीले मेरो रूपलाई एकातिर पन्छाएर मेरो व्यक्तित्वप्रति आकर्षित भएकी हो भने भयो प्रिय तिमीले मेरो पोस्ट मात्र पढिदिनु यो ख्याल आएको मन नपढिदिनु बन्द गरिदेऊ प्रेमका द्वारहरू जहाँबाट याद भन्ने चिज नपसोस् बन्द गरिदेऊ तिम्रा मनको बिरको जहाँबाट मेरो प्रेम नछिरोस् किन नसोध मलाई म यो भुत्ते भएको मनलाई झिनो आसमा धनसँग घोटिरहेको छु कतै उदिन्छ कि भन्ने आसमा प्रेम कविता हो कि यो बियो कविता मैले छुट्याउन <laughs> सकिनँ अब तपाईँले त एकल कविता वाचनमा कविको सबै कविता सुन्यो मलाई लोभ लागेको एउटा कविता त्यसो त तपाईँको पाँच सातवटा कवितै लोभ लागेको थियो मलाई पढ्नलाई बिचमा रोकेर अंश बाँडफाँड म आफैले एकचोटि वाचन गर्ने अनुमति चाहेँ हुन्छ तपाईँ यो कविता मलाई दिनुहोला र आजको कार्यक्रमबाट हामी लगभग त्यसपछि विदा हुन्छौँ कवि निरज दाहालको अंश बाँडफाँडले यति मोहनी लगायो यो कविताले कि अन्त्यमा एकपटक वाचन गरेर विदा हुन चाहेँ मैले कविको अनुरोधका साथ कविको आज्ञाका साथ अब सुरु गर्दैछु अंश बाँडफाँड याद छ भाइ तँलाई त्यो रात तँलाई ज्वरोले चापेर सिकिस्त बनाएको बेला आमाले रुँदै तँलाई च्यापेर सुतेको दिन तर आज अंश माग्दा तैँले आमाको काख माग्न सकिनस् तैँले त त्यो दिन पनि बिर्सेछस् नभए आज अंश माग्दै गर्दा बाको काँध कसरी छुटाउँथिस् होला र जुन काँधमा चढ्न तेरो र मेरो झगडा पर्ने गर्थ्यो भाइ मैले चाहिँ कसरी भुल्न सकेँ होला है तँलाई सहरमा राखेर पढाउँदा बेसीको तिम्रो पनि जग्गा बेचेको अनि कसरी बिर्सेँ होला तेरो बिहे खर्चको लागि पाखोबारी सस्तैमा बेचेको आमाले कुँडेमा दुध तताएर कुराउने कोर्दै गर्दा बाहिरबाट मलाई चुकुल लगाइदिएर तँ नै भान्सामा छिट्टो पुग्थिस् तर आज तर आज बालाई दमले गाह्रो पार्यो भन्दा तँ तेरै घरको ढोकाको भित्रबाट चुकुल लगाएर बसेको छस् अनि आइपुगेको छस् बाको सास गएपछि सबैभन्दा अन्तिममा मलाई अझै याद छ तेरो मेरो बिहेमा मात्लो घरको बस्ने दाईको कोट मलाई अझै याद छ मेरो बिहेमा माथ्लो घरको बस्ने दाईको कोट र तल्लो घरकी थपिनी भाउजूको सुन पैँचो मागेर मैले मेरो बिहे उतारेको दिन याद त मलाई त्यो पनि छ तेरो बिहेमा तीन तोलाको सुन दुईवटा खसी चारवटा गाडी तेरो बिहेमा त खुसी भइन सायद जति तेरो बिहेमा म खुसी भएँ आमालाई महिला समूहमा मिश्री बाँडेको दिन आमाले कान्छाले खाओस् भन्नुहुन्थ्यो अनि त मुख चबाउँथिस् तर गुलियो मलाई हुन्थ्यो आज तैँले अंश माग्दा मेरो माया अलिकति देखिन भनिनस् भाइ तैँले परालको कुन्युमा अन्जानमै आगो लगाइस् बाला मैले हो भनेर बाको पिटाई मैले सहेँ तर आज अंश माग्दै गर्दा त्यो दिनको पराल लान्छस् दाई भनेर किन सोधिनस् तैँले अंश खोजेर सम्पत्ति लिएर गइस् अनि मैले आमालाई पाल्ने होइन आमासँगै बस्ने सौभाग्य पाएँ यस सहरमा बसेर वकिल पढेको मेरो भाइ ए सहरमा बसेर वकिल पढेको मेरो भाइ अब त आफै भन् त यो रगतको युद्धमा मैले जितेँ कि तैँले जितिस् बडा मिठो कविता यसलाई मैले लोभले वाचन गरेँ र अब आजको कार्यक्रमबाट हामी बिट मार्छौँ धेरै धेरै धन्यवाद निरजी तपाईँलाई झापादेखि तपाईँ यहाँसम्म आउनुभयो यही कार्यक्रमलाई एक नम्बर भन्नुभयो अघि हामी एकदमै खुसी भयौँ यति राम्रो कविलाई प्रस्तुत गर्न पनि पाइयो मैले त तपाईँ यतैतिर बस्नुहुन्छ होला भन्ने पनि सोचेको थिएँ धेरै धेरै धन्यवाद तपाईँका आउँदा दिनहरूमा अझ अब्बल कविताहरू आउँ साधुवाद हुन्छ धन्यवाद हवस् त अर्को दिनसम्मका लागि प्राविधिक साथी दिनेश निरोला र म प्रस्तुता अच्युत घिमिरे एकल कविता वाचनमा कवि निरज दाहालसँगै विदा माग्छौ नमस्कार शुभरात्री भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन